विमानस्थलमा अवतरणका क्रममा पल्टिएको हो विमानका दुवैतर्फका पङ्खेटा भाँचिएका छन् विमानमा रहेका चालक दलका तीन सदस्य र पाँच यात्रु सबै सकुशल रहेका सिमीकोट नागरिक उड्डयन कार्यालयका प्रमुख टेकबहादुर पातलीले जानकारी दिनुभयो खराब मौसमका कारण विमान अवतरण गर्ने क्रममा विमानको सन्तुलन बिग्रन गई दुर्घटनामा पर्न गएको हुन सक्ने सीता एयरका नेपालगञ्ज ब्युरो प्रमुख परशुराम चौध चौधरीले जानकारी दिनुभयो विमानस्थलको धावन मार्गमा जहाज पल्टिएपछि हुम्ला विमानस्थलमा जहाज अवतरण र उडान अवरुद्ध भएको छ एक महिनामा तिन विमान दुर्घटना जेठ महिनामा तीनवटा विमान दुर्घटना भएका छन् जेठ दुई गते पोखराबाट उडेको नेपाल वायुसेवाको निगमको नाइन एनएबिओ ट्विनेटर विमान जोमसुम विमानस्थलमा अवतरण गर्न लाग्दा दुर्घटनामा परेको थियो दुर्घटनामा चालक दलका तीन सदस्य र उन्नाइसजना यात्रुको सकुशल उद्धार गरिएको थियो त्यसै गरी जेठ तेह्र गते हुम्लाको सेमिकोट विमानस्थलमा नै गोमा एयरको ट्विनेटर विमान ठुलो दुर्घटनाबाट जोगिएको थियो नेपाल र भारत बीच लामो समयदेखि चलिरहेको सीमा सुरक्षा र अपराध नियन्त्रणको छलफल फेरि सुरु भएको छ नेपाल भारत गृह सचिव स्तरीय वार्तामा सबैभन्दा प्रमुख मुद्दा सीमा सुरक्षा र अन्तर्देशीय अपराध नियन्त्रण भन्ने गरेको छ आज काठमाडौँमा हुने वार्तामा पनि सीमा सुरक्षा अन्तर्देशीय अपराध नियन्त्रण लागु औषध ओसार पसार नियन्त्रणका विषयमा छलफल हुनेछ भारतमा नेपाली टोलीको नेतृत्व गृह सचिव नवीन घिमिरेले र भारतीय टोलीको नेतृत्व भारतीय गृह सचिव आरके सिंहले गर्नेछन् देशका अठार अठार जनाको सहभागिता रहनेछ गृह सचिव स्तरीय वार्ताका लागि नेपाल आएको भारतीय टोलीले राजनैतिक भेटघाट पनि गर्नेछ भारतीय दूतावास स्रोतका अनुसार कार्यतालिका बनि नसके पनि गृहमन्त्री राजनैतिक दलका उच्च नेताहरूसँग छलफल गर्ने तयारी छ त्यसका लागि वार्ता आज सके पनि भारतीय टोली पर्सिसम्म नेपालमा रहनेछ नेपाल विद्यार्थी सङ्घले स्थगित चुनाव कमिटी यथाशीघ्र तोक्न माग गर्दै आन्दोलन गर्ने भएको छ नेवी सङ्घले आन्दोलनका तयारी स्वरूप आज राजधानीमा भेला गर्ने र त्यसपछि दिउँसो तिन बजे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो यसै गरी आपसी विवाद सल्टाउन र चुनावको बाटोमा अरू विद्यार्थी सङ्गठनहरूसँगको छलफललाई पनि निरन्तरता दिने लामिछानेले बताउनुभयो यही जेठ तेइस गतेका दिन तय गरिएको चुनाव कमिति विद्यार्थी सङ्गठनहरूबीच फर्जी विद्यार्थी भर्ना अभियानमा प्रतिस्पर्धा चलेपछि त्रिवी प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै स्थगित गरेको थियो बागलुङमा जारी नेपाल बार एसोसिएसनको चालिसौँ राष्ट्रिय कार्यकारिणी परिषद बैठक आज सकिँदैछ हिजोदेखि सुरु भएको बैठक आज बागलुङ घोषणापत्र जारी गर्दै सम्पन्न हुने बार एसोसिएसनले जनाएको छ बैठकले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधान न्यायाधीश पदबाट राजीनामा दिन दबाब दिने बुझिएको छ रेग्मीलाई मन्त्री परिषद अध्यक्ष बनाइएको विरुद्धमा रहेको बारले प्रधान न्यायाधीश पदबाट भने रेग्मीले राजीनामा दिनुपर्ने बताउँदै आएको छ बैठकमा लोकभरका छयासी बार इकाइबाट पाँच सय एकानब्बे व्यवसायी सहभागी छन् स्वच्छ दुध पियौँ स्वस्थ र समृद्ध जीवन जियौँ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व दुध दिवस मनाइँदैछ दिवसको अवसरमा दुधसित सरकार राख्ने विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्थाले जनचेतनामूलक कार्यक्रम गर्दैछन् नेपालमा अझै माग अनुसारको दुध उत्पादन हुन सकेको छैन वर्षमा झन्डै सोह्र लाख लिटर दुध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ पशु उत्पादन निर्देशनालयका अनुसार वर्षा र सुक्खायाममा दस लाख लिटर दुधको माग रहेकोमा वर्षायाममा आठ लाख पच्चिस हजार तथा सुक्खायाममा सात लाख लिटर दुध उत्पादन हुने गरेको छ कुल दुध उत्पादनमध्ये सत्तरी प्रतिशत भैँसीको र तिस प्रतिशत गाईको छ दुध उत्पादन बढाउन सरकारले विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ पाँचवटै विकास क्षेत्रमा पशु स्रोत केन्द्र स्थापना गर्ने हरियो घाँस उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउने गाई भैँसी अनुसन्धान कार्यक्रमलाई व्यापकता दिने लगायतका अभियान व्यवसायमा जोड दिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ पृथ्वी राजमार्ग अन्तर्गत पर्ने चितवनको कोरिन्टारमा आज बिहान दुईवटा ट्रक एक आपसमा ठोकिँदा आठजना गम्भीर घाइते भएका छन् डानगढबाट काठमाडौँतर्फ जाँदै गरेको नाचार्ख चार छ आठ र विपरीत दिशाबाट मोगलिनतर्फ आउँदै गरेको ना तिन ख पाँच नौ तिन नम्बरको मालवाहक ट्रक केबलकार नजिकै ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ दुर्घटनामा परि घाइते भएकाहरूको चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार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 बिओक्सको सेवनले हृदयघातको सम्भावना दुई गुणा बढाउने अध्ययनले देखाएको छ चिकित्सकहरूले हृदयघातको खतरा कम गर्न पौष्टिक आहारको सेवन तथा धुमपानको सेवन नगर्न र नियमित रूपमा रक्तचाप परीक्षण गर्न आग्रह गरेका छन् उता गत हप्ता भीषण टोनाडो आदिको सामना गरेको अमेरिकाको ओक्लाहोमा राज्यमा पुनः टोनाडो आदि आएको छ आँधीका कारण दुईजनाको मृत्यु भएको छ भने कैयौँ मानिस घाइते भएका छन् आँधीबाट प्रभावित हजारौँ मानिसलाई अन्यन्त्र सार्ने प्रयास भइरहेको बिबिसीले जनाएको छ आँधी प्रभावित क्षेत्रहरूमा घरहरू भत्किएकाले हराइरहेको हराइरहेकाहरूको उद्धार कार्य जारी छ गम्भीर घाइते चौधजनालाई युकोनको क्यान डिएन भ्याली हस्पिटलमा भर्ना गरिएको छ अमेरिकी मौसम विभागले टोनाडो खतरा अझै बढ्ने चेतावनी दिएपछि अत्याधिक आँधी प्रभावित क्षेत्र खाली गर्ने प्रयास भइरहेको उद्धार कार्यमा सहभागी अधिकारीहरूले बताएका छन् एउटा खेल समाचार राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछ दश र रङ्गशालामा आज हुने पहिलो खेलमा दिउँसो दुई बजी जावला खेल र बोइज युनियनबीच प्रतिस्पर्धा हुनेछ यसै गरी दोस्रो खेल चार बजेपछि हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब भिड्नेछन् हिजोका लागि तय गरेको खेल मौसम प्रतिकूल भएपछि स्थगित गरिएको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सीतायरको डोनियर विमान हुम्ला विमानस्थलमा दुर्घटना विमानमा रहेका आठैजनाको आठैजना सकुशल कोरिन्टारमा दुईवटा ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा आठजना गम्भीर घाइते नेपाल र भारतका गृह सचिव स्तरीय वार्ता आजदेखि राजधानीमा सुरु हुँदै नेबी सङ्घले सोब्यू चुनावको मिति तत्काल तोक्न माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पेनकिलर सेवन गर्नाले गर्नाले हृदयघातको जोखिम बढाउने एक अध्ययनको ठहर अमेरिकाको ओक्लाहोमा राज्यमा फेरि आँधी दुईजनाको मृत्यु र गोर्खा कप फुटबलमा आज चाउला खेल र बोइज युनियन तथा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब भिड्दै अवस्थ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज बिदा भई नमस्कार Thank you. मनोरञ्जनका लागि सुन्नु हजुर संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र modern computer and education centre प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ उन्नाइस गतेबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चारकर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू modern computer and education centre रत्नगरेक बकुलहर नगरपालिका गेटसँगै फोन शून्य छप्पन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस रेडियो अर्पण एक सय चार थप्लो पाँच रत्नगर एक बकुलर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस refresh exact study centre Ratnanagar दुई टाढी फोन शून्य छप्पन्न पाँच बैसठी दुई सय तिरानब्बे मोबाइल अन्ठानब्बे पाँच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 model extra mileage extra pickup र स्मार्ट लुक्स भएको Yamaha race scooter Yamaha race scooter चढी जिन्दगीको कठिनाईलाई सहज बनाउनुहोस् आधिकारिक dealer Kalika motorcycle parts Khairahani चार पर्साद चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बयासी छ सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी छ सय एकसठी रत्नगर एक सौराहा चुक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय एकसठी यसपालि संविधान त अवश्य लेखिन्छ कमरेड संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई त्यो तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छप्पन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस्